फर्के आइज फेरि सुक्याका हजारे पोला फर्के जा फेरि तेरो बाटो बाली बसी गइजान्छ जान्छ मा तेरो बाटो हेरी तेरो बाटो हेरी बाली बसी गई जान्छ मान्या तेरो बाटो हेरी कि जमरा फुलेर हाम्रो देउतीका मारो दसैँ के जबरा काँडोल छै भमरा फुल फुली ओइलिन लाग्यो काँडोल छै फुल्छै भमरा फुल फुली ओइलिन लाग्यो काँडोल छै भमरा बासी नजान्या दग बसे यही मेरा मुटुका कोना नजान्या दाग बसे नजान्या दग बसे यही ना नजान्या दागसी बन्दको बन्दै छ दुर्गा माई पाटनको ढोका बन्दको भन्दैछ मन्दको मन्दैछ चन्द्र मुखी रूप मुहार मन्द मन्दको मन्दै छ चन्द्र मुखी रूप मुहार मन्दको मन्दै छ टका बडा दिँदै छाया सोआ तेरो माया क्या भयो गालीको पासो सोआ तेरो माया सुवा तेरो क्या भयो गलीको पासो सुवा तेरो माया तोरै चाहिँ गनी मरु दैयर काका साता तोरै चाहिँ गनी भेटो अर्को जोनी यो जोनी यतिकै भयो भेटो कै भयो भेटो अर्को जुनी भेटो अर्को जुनी यो जुनी यतिकै